खस्दा ट्रकका चालक काठमाडौँ महानगरपालिका एघार घर भएका सैतिस वर्षका कृष्ण बहादुर मल्ल साईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ट्रकमै सभा रौतहटको पौराही तीन घर भएका रोशन दाहाल र नाम ठेगाना नखुलेका अन्दाजे पच्चिस वर्षका एक पुरुष व्यक्ति पनि गम्भीर घाइते भएको प्रहरले बताएको छ घाइते दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ वर्षासँगै झरेको डिस्कोले पुरेर धनकुटाको महाभारतमा एकै परिवारका दुईजनाको मृत्यु भएको छ घरमै सुतिरहेको अवस्थामा झरेको माटोको डिस्कोले पुरेर महाभारत दुई थापचिराङ्की चौरासी वर्षीय मकरमाया राई र उनकी छोरी अडचालिस वर्षीय दिलमाया राईको मृत्यु भएको हो वर्षासँगै आज बिहान करिब चार बजे झरेको ढेस्कोले पुरेर कोठामा सुतिरहेका आमा घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ढेस्कोले पुर्याएका उनीहरूको सब स्थानीयले निकालेका थिए घटनास्थल धनकुटा सदरमुकामबाट करिब पचास किलोमिटर दक्षिणमा रहेको छ चितुवाको छालासहित पक्राउ परेका चारजनालाई गैडाकोट प्रहरीले आज सार्वजनिक गरेको छ पक्राउ पर्नेहरूमा रतनपुर गाविसोडा नम्बर दुई बस्ने कुमबहादुर सुपर पार्क मनबहादुर मगर टेकबहादुर सुनारी मगर र भनपा दुई बस्ने गोपाल तमाङ रहेका छन् आठ फिट लामो चितुवाको छाला र साढे दुई किलो हड्डीसहित हिजो पक्राउ परेका हुन् चितुवालाई कुमबहादुर सुपर पार्कले आफ्नै घर नजिकैको जंगलमा मारेको प्रहरीले जनाएको छ कुमबहादुरको घरबाट एक थान भरुवा बन्दको बरामद गरेको इलाका प्रहरी कार्यालय गणाको निरीक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो राष्ट्रपति डाक्टर रामवरण यादव र कङ्ग्रेस सभापति सुशील कोइराला बीच मुलुकको समसामयिक राजनैतिक विषयमा छलफल भएको छ राष्ट्रपति कार्यालय कार्यालयसित निवासमा आज भएको छलफलमा खास गरी बीचको असहमतिले संविधानसभा निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइ असन्तुष्ट दलहरूलाई कसरी सहमति गरेर निर्वाचनमा सहभागी गराउने लगायतका विषयमा कुराकानी भएको बुझिएको छ भेटका क्रममा सभापति कोइरालाले निर्वाचनप्रति असन्तुष्ट रहेका दलहरूलाई सहमतिमा ल्याउनका लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेको कोइरालाका सहयोगी लक्ष्मण ढकाले जानकारी दिनुभयो राष्ट्रपति यादवले निर्वाचन सम्बन्धी असन्तुष्ट दलहरूलाई सहमतिको मार्गमा ल्याउन छलफल र परामर्श गरिरहेको बताउँदै निर्वाचनका विवादित विषयमा प्रमुख दलहरूबीच भइरहेको असहमतिप्रति ध्यानकर्षण गराउँदै चाँडो सहमतिमा पुग्न आग्रह गर्नुभएको थियो जवाफमा कोइरालाले संविधान विवादित विषयमा दलहरू वार्ता र परामर्शमा रहेकाले चाँडै सहमति हुने आश्वस्त पार्नु भएको थियो यसैबीच कङ्ग्रेस सभापति कोइराला र नेपालका लागि इजरायली राजदूत खनान गोडरबीच आज बिहान कोइराला निवास महाराजगञ्जमा भेटघाट भएको छ द्विपक्षीय भेटमा उहाँहरूबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान सभाको निर्वाचनका लागि आवश्यक पर्ने ऐन नियममा सहमति गर्न दलहरूबीच भइराखेको प्रयासका बारेमा कुराकानी भएको थियो भेटमा सभापति कोइरलाले निर्वाचनको विकल्प नभएको हुँदा निर्वाचनप्रति असहमति राखेका दललाई सहमतिमा ल्याउन कुराकानी भइराखेको र ती दलहरूले निर्वाचनमा भाग लिने विश्वास व्यक्त गर्नुभएको थियो मधेसी जनअधिकार फोरम नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले आफ्नो माग पूरा गर्न सरकारलाई एक हप्ताको समयसीमा दिएको छ मोर्चाको आज बसेको बैठकले आफ्नो तेह्र बुधे माग पूरा गर्नको लागि मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटेर औपचारिक रूपमा नै एक हप्ताको समय सीमा दिने निर्णय गरेको हो मोर्चाले भोलि रेग्मीलाई भेटेर समयसीमा दिने बताइएको छ सरकारले अहिलेसम्म गरेको वार्ताहरू सन्तोषजनक नभएको भन्दै मोर्चाले भोलि समयसीमा सहितको ज्ञापन पत्र बुझाउने भएको हो सरकारले समस्या समाधान गर्नुभन्दा लम्ब्याउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको छ संघीय लोकतान्त्रिक मोर्चाले चार दलीय राजनैतिक समिति खारेज गर्नुपर्ने पच्चिस बुधे बादड़का फुका आदेश संशोधन गर्नुपर्ने तथा रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने लगायतका तेह्र बुधे माग अगाडि सारेको छ नेपाली कङ्ग्रेसको उपसभापति रामचन्द्र पौडेलले ए माओवादीका अध्यक्ष प्रचण्डले रोलपाली जनतामाझ आएर युद्ध सकेको घोषणा गर्नुपर्ने बताउनु भएको छ प्रेस युनियन रोल्पाले लिवाङमा गरेको पत्रकार सम्मेलनमा पौडेलले प्रचण्डले रोल्पाली जनतासँग हिंसा गर्दैनौ भनेर माफी नमागेसम्म जनता माओवादीसँग डराइरहने बताउनुभयो उहाँले अबको निकास बनेको चुनाव मात्र भएकाले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको विरोध गर्नुभन्दा पनि सम्पूर्ण दल तथा नागरिक समाज चुनावमा लाग्नुपर्ने बताउनुभयो नेपाली कंग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सहमति गर्ने तर त्यसमा अडिग नरहने माओवादी प्रवृत्तिको कारण निर्वाचनको मिति घोषणा हुन नसकेको बताउनु भएको छ पहिले सहमत भइसकेको थ्रेसहोल्डको बारेमा अनावश्यक विवाद सिर्जना गरेर ए सहमतिको वातावरण बिगारेको समेत नेता केसीले आरोप लगाउनुभयो सदरमुकाम विदुरमा आज संसारकर्मीसँग कुरा गर्दै कंग्रेस नेता केसीले सहमति गर्ने बेलामा फरक मत नराख्ने अनि बाहिर आएपछि विरोध गर्ने प्रवृत्ति त्याग्न ए माओवादीलाई सुझाव समेत दिनुभयो त्यसक्रममा नेता केसीले मुलुकमा निर्वाचनको विकल्प नरहेको बताउँदै लामो समयसम्मको राजनैतिक शून्यता मुलुकले थ्याक्न नसक्ने बताउनुभयो अर्को एक प्रसङ्गमा नेता केसीले त्रिशुली थ्री ए जलविद्युत आयोजनाको क्षमता वृद्धिको नाममा भइरहेको विरोधको कारण आयोजनाको काम प्रभावित हुन नहुनेमा जोड दिनुभयो यस्तै नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले मङ्सिरमा निर्वाचन हुनेमा सबै दल एकमत भएको बताउनु भएको छ बक्सिङका पूर्व राष्ट्रिय खेलाडी केशव बहादुर सिंह की स्मृतिमान आयोजना गरेको प्रथम केशव स्मृति क्षेत्रीय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै थापाले एक दुई दिनभित्रै दलहरू सहमतिमा आउने र निर्वाचनको मिति तय हुने बताउनुभयो उहाँले चुनावको विरोध गरिरहेका दलहरूलाई पनि सहमतिमा ल्याउनु ल्याउनुपर्ने बताउनुभयो निर्वाचन आयोगमा दर्ता नभएको भनेर कुनै पनि राजनैतिक दललाई निर्वाचन प्रक्रियाबाट टाढा राख्न नहुने थापाको भनाइ थियो जङ्गलमा हतियार बोकिरहेको पार्टीलाई सिधै संसदमा लैजान मिल्ने तर निर्वाचन आयोगमा दर्ता नभएको पार्टीले किन चुनाव लड्न नपाउने भन्दै थापाले प्रतिप्रश्न गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले चुनावको मुखमा नयाँ शर्तहरू राख्नु चुनाव नगर्ने नियत भएको भन्दै पुरानो एनको व्यवस्था अनुसार संविधान सभाको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ रिपोर्टर्स क्लबको टोलीसँगको भेटमा थापाले राजनैतिक अन्यलताको अवस्था अन्त्य गर्न चुनाव गर्नुपर्ने बताउनुभयो थ्रेसोल जस्ता नयाँ नयाँ कुरा थपेर चुनाव नहुने भन्दै थापाले जनताले नै नेताहरूको बोलीमा विश्वास नगरिरहेको बेला भ्रम फैलाउने कुरा गर्न नहुने बताउनुभयो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी जबरजस्ती प्रधानमन्त्री बन्न नआएको भन्दै थापाले प्रधान न्यायाधीशबाट रेग्मीले राजीनामा दिनु नपर्ने बताउनुभयो मङ्सिरको पहिलो साताभित्र निर्वाचन गर्ने सहमतिले लगभग मिति तोकिसकेको दावी गर्दै उहाँले निर्वाचनको मिति तोक्न माग गर्दै न्यु खोज्नेहरूलाई निर्वाचनमा जाने इच्छा नभएको आरोप लगाउनुभयो थापाले असन्तुष्ट पक्षसँग चार वार्ता गरेर निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बेजुक्षेले भारतका कारण सरकारले चुनावको मिति घोषणा गर्न नसकेको बताउनु भएको छ भक्तपुरमा भएको कार्यक्रममा बेजुक्षले भारतले तत्काल चुनावको मिति घोषणा गर्न अवरोध पुर्याएकाले चार दल र सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेको दावी गर्नुभयो भारतका लागि समय अनुकूल नभएसम्म नेपालमा निर्वाचन हुनै नसक्ने उहाँले ठोकुवा गर्नुभयो भारतकै इसारामा चलेका चार दलले सहमतिको नाटक गरेपछि मात्र सरकारले चुनावको मिति घोषणा गर्ने उहाँले बताउनुभयो थ्रेसहोल्डको व्यवस्था लागू भई संविधान सभाको निर्वाचन सम्भव नहुने उहाँले बताउनुभयो दलहरूले अहिले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई हटाएर आफै सत्तामा जाने षड्यन्त्र गरेको भन्दै बेजुक्षेले विगतमा पनि ए माओवादीकै कारणले संविधान बन्न नसकेको आरोप लगाउनुभयो अहिले विभिन्न धर्मका नाम गरेर बाबाहरू नेपाल भित्रिएको भन्दै बेजुक्षेले तिनीहरू सबै भारतीय गुप्तचर संस्था रका एजेन्ट भएको दावी गर्नुभयो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले वातावरण जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले वातावरण जोगाउनको लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ कुनै एक व्यक्ति र संस्थाले मात्र वातावरण जोगाउन नसक्ने भन्दै रेग्मीले सबैको पहल र क्रियाशीलता भएमा वातावरण जोगाउन सकिने बताउनुभयो कार्यक्रममा वातावरण संरक्षण पुरस्कारबाट वातावरण संरक्षण अभियान नेपाल र अकला सामुदायिक वन उपभोक्ता समूह तनहुलाई सम्मान गरियो त्यस्तै वातावरणीय पत्रकारिता पुरस्कार कृष्ण प्रसाद सिग्देल र झापाका एक राजगिरीलाई प्रदान गरियो अर्थ मन्त्रालयले आगामी बजेट कस्तो स्वरूपको बनाउने भन्ने विषयमा छलफल तीव्र बनाएको छ मन्त्रालयले विभिन्न क्षेत्रका विज्ञहरूलाई बोलाएर आगामी बजेटको स्वरूपका विषयमा छलफल तीव्र बनाएको हो अर्थ मन्त्रालयले आज विश्वविद्यालयका प्राध्यापक अनुसन्धानकर्ता राजनीति शास्त्री औद्योगिक क्षेत्रका विज्ञ र निजी क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई बोलाएर बजेटका बारेमा छलफल गरेको छ छलफलमा सहभागी विज्ञहरूले आउँदो बजेटमा सरकारले लिने छ प्रतिशतको आर्थिक लक्ष्य पुरा गर्न अप्नाउनु पर्ने सावधानी र उपायका बारेमा सरकारलाई आफ्नो सुझाव दिएका छन् छलफलमा खास गरी कृषि ऊर्जा पर्यटन मार्फत कसरी रोजगारी सिर्जना गर्ने भन्ने विषयमा सहभागीहरूले आफ्नो धारणा राखेको मन्त्रालयले जनाएको छ छलफललाई निरन्तरता दिएर बजेट निर्माणमा विज्ञहरूको राय सल्लाहको कदर गरिने अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले बताउनुभयो त्रिभुवन विश्वविद्यालयले सोभियो चुनावबारे छलफलको लागि वार्तामा आउन विद्यार्थी संगठनलाई आह्वान गरेको छ नेपाली विद्यार्थी संघले सोभियो चुनाव स्थगित भएको विरोधमा भोलि उपत्यका बन्द आह्वान गरेको थियो त्रिवीको सूचना शाखाले आज विज्ञप्ति जारी गर्दै संघ लगायत विद्यार्थी संगठनलाई चुनावबारे छलफलको लागि वार्तामा आउन आग्रह गरेको हो त्रिवीको जेठ सोह्र गते बसेको कार्यकारी परिषदको बैठकले जेठ तेइस गते तोकेको निर्वाचन तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको थियो सोभि निर्वाचनको पूर्व संध्यामा विद्यार्थी संगठनहरूबीच फर्जी भर्नाको विषयमा विवाद बढेपछि सोभियोले निर्वाचन स्थगित गरेको थियो नेपाल विद्यार्थी संगठनले निर्वाचन स्थगनको विरोधमा आन्दोलन गरिरहेको छ यसैबीच विवादका कारण स्थगित चुनावको मिति तत्काल नतोकिने सङ्केत देखिएको छ विद्यार्थी नेताहरूका अभिव्यक्तिले यस्तो सङ्केत गरेको हो मिडिया इन्टरनेसनलले गरेको कार्यक्रममा विद्यार्थी नेताहरूले एक अर्काका कारण चुनाव स्थगित भएको आरोप लगाएका छन् तर रातारात गरेको विद्यार्थी भर्ना र तालाबन्दीले चुनाव स्थगनको कारण भएको उनीहरूले स्वीकारेका छन् नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले विद्यार्थी आफैले निर्वाचन स्थगित गरेर प्रशासनलाई दोष लगाएर उम्कन नसक्ने बताउनुभयो एक आपसमा रिस राग राख्दा सोभि चुनाव बिथोलिएको भन्दै उहाँले हारजितलाई गौण बनाएर चुनावमा जानुपर्ने बताउनुभयो अन्य राष्ट्रविका अध्यक्ष माधव ढुङ्गेलले ए माओवादी निकट अन्य राष्ट्रविक क्रान्तिकारी र मोहन वैद्य निकट क्रान्तिकारीका कारण चुनाव भाँडेको आरोप लगाउनुभयो अन्तिम समयमा स्थगित गरी चुनावमा जाउँ भन्नुको कुनै औचित्य नभएको उहाँको तर्क छ कार्यक्रममा अनिराशिविका क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले अरू सङ्गठन तयारी बिना चुनावमा आएको र हारिन्छ भन्ने डरले तालाबन्दी गर्दा चुनाव स्थगित भएको बताउनुभयो नेकपा माओवादी निकट नेरासेबु क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले आफ्नो सङ्गठनका कारण चुनाव स्थगित नभएको बताउनुभयो आफूहरूले दुई चारवटा क्याम्पसमा तालाबन्दी गरेका चुनाव स्थगित नभएको र यसमा अरू जिम्मेवार रहेको आरोप लगाउनुभयो नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गणेश सापकोटाले राजीनामा दिनुभएको छ केन्द्रीय नेतृत्वले नेविसंघको निर्वाचन महाधिवेशन गर्न नसकेको र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै सापकोटाले राजीनामा दिनुभएको हो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सापकोटाले पार्टीले निर्देशन गरे बमोजिम नेतृत्व गर्न र जिम्मेवारी पूरा गर्न असक्षम नेतृत्वको समितिमा भन्दा सही र विवेकशील रूपमा संगठन विस्तार सुधार र मजबुत गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता दोहोऱ्याउँदै नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको सदस्य पदमा आजको मितिदेखि नरहने गरी राजीनामा दिएको प्रश्न पार्नुभयो सापकोटाले छ महिनामा नेविसंघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित पार्टीद्वारा गठित नेविसंघको वर्तमान कार्यसमितिले महाधिवेशन सम्पन्न गर्नको लागि आवश्यक निर्णय गर्ने विवादित विषयलाई न्यूनीकरण गर्ने संगठन विस्तार र सुदृढीकरण गर्ने भनिए पनि सोह्र महिना बितिसक्दा पनि कुनै ठोस प्रयत्न नगरी स्वच्छचारी ढंगले अगाडि बढेर संगठनलाई ध्वस्त बनाएको आरोप लगाउनुभयो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले दोहोरो रजिस्ट्रेसन फारम भरेका विद्यार्थीले एसएलसी परीक्षा दिन नपाउने व्यवस्था गरेको छ दोहोरो रजिस्ट्रेसन फारम भर्दा परीक्षामा समस्या देखिएको भन्दै कार्यालयले यसै वर्षदेखि यो नियम लागू गर्न लागेको जनाएको छ यसअघि दुई वा त्योभन्दा बढी विद्यालयबाट एसएलसी परीक्षाको रजिस्ट्रेसन फारम भरेका विद्यार्थीहरूले एक ठाउँको रद्द गरी अर्को ठाउँबाट परीक्षा दिन पाउने व्यवस्था भए पनि यो वर्षदेखि भने दोहोरो रजिस्ट्रेसन फारम भरेका विद्यार्थीले परीक्षा दिनै नपाउने व्यवस्था गरिएको कार्यालयका उपनियन्त्रक प्रहलाद अर्यालले बताउनुभयो अबदेखि विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालय बाहेक अन्यन्त्रबाट रजिस्ट्रेसन फारम भरेर परीक्षा दिन नपाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो जिल्ला शिक्षा कार्यालयले रत्नगरमा रत्नगर आठमा सञ्चालन भएको साक्षरता कक्षाको अनुगमन गरेको छ जिल्ला शिक्षा कार्यालयका कम्प्युटर अपरेटर किरण श्रेष्ठको नेतृत्वमा वडा नम्बर आठमा सञ्चालन गरिएको साक्षरता कक्षाहरूको अनुगमन गरिएको हो चैत्रको एक्काइस गतिदेखि रत्नगर आठमा बीस स्थानमा साक्षरता कक्षा सञ्चालन गरिएको थियो बीस स्थानमा चार सय चालिसजना महिला पुरुषले साक्षरता कक्षा लिइरहेका छन् अनुगमनका क्रममा सबै ठाउँमा सबैजसो नियमित आउने गरेको नियमित कक्षा सञ्चालन भएको अपेक्षाकृत उपलब्धि हासिल गरेको स्थानीय स्वरोजगार केन्द्र चितवनकी सामाजिक परिचालिका लक्ष्मी पौडेलले जानकारी दिनुभयो साक्षरता कक्षा सञ्चालन गर्ने शिक्षिका र स्थानीय निरीक्षकलाई जिल्ला शिक्षा कार्यालयले पारिश्रमिकको व्यवस्था गरेको छ अनुगमनमा स्थानीय स्वरोजगार केन्द्र चितवनकी सामाजिक परिचालिका लक्ष्मी पौडेल नेपाल गणतान्त्रिक शिक्षक मञ्च चितवनका रामेश्वर पोखरेल पत्रकार लगायतको सहभागिता रहेको थियो स्थानीय बजारमा सुनको मूल्यमा उतार चढाव आउने क्रम जारी रहेको छ आज सुनको मूल्य तोलामा चार सय रुपियाँ घटेर कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसाय महासङ्घले आजको लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार आठ सय पचास रुपियाँ तोकेको छ मङ्गलबार तोलामा छ सय चौवन्न रुपियाँ बढेर बाहन्न हजार दुई सय चौवन्न रुपियाँमा कारोबार भएको थियो आज बजारमा चाँदी तोलाको आठ सय अस्सी रुपियाँमा कारोबार भइरहेको छ मङ्गलबार चाँदीको मूल्य तोलाको छ रुपियाँ बढेको थियो अब पाल अर्पण जनावासको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं संविधान सभामा एक प्रतिशत मत नल्याउनेलाई समानुपातिकमा प्रतिनिधित्व नगराउने थ्रेस होल्डको प्रावधान तपाईँलाई कस्तो लाग्छ ए ठिक बी बेठिक र सी थाहा छैन तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए ठिक भनेमा अडतिस प्रतिशत बी बेठिक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 सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबरको साथमा फोटो पोइन्ट फोल digital colour lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाले उत्तर र पश्चिम अफ्रिकामा सक्रिय रहेका आतंकवादी संगठनको बारेमा सूचना दिनेलाई पुरस्कारको घोषणा गरेको छ आतंकवादी संगठनलाई निस्तेज पार्न अमेरिकाले त्यस क्षेत्रमा पहिलो पटक पुरस्कारको घोषणा गरेको हो अमेरिकी विदेश मन्त्रालयले चरमपन्थी संगठन बोको हरामका नेता अबु बकर सेकाउका बारेमा जानकारी दिनेलाई सत्तरी लाख डलर इनाम दिने घोषणा गरेको छ साइड इन ब्लड बटालियनका नेता मोक्तर बेल मोख्तरका बारेमा सूचना दिनलाई पचास लाख डलरसम्म पुरस्कार पाउने अमेरिकाले जनाएको छ यस्तै पश्चिम एसियामा सक्रिय एक्युआइएम र मुजाओका शीर्ष सदस्यहरूको बारेमा जानकारी दिनलाई पनि इनामको घोषणा गरिएको छ एक्युआइएम नेता र मुजाओका प्रवक्ताका बारेमा सूचना दिनलाई तीस लाख डलर पुरस्कार राशिको घोषणा गरिएको छ यी संगठनहरू विदेशी नागरिकको अपहरण र हत्या गर्नुको साथै उत्तर पश्चिम अफ्रिकामा हिंसात्मक घटनामा संलग्न हुँदै आएको अमेरिकाको ठहर छ एउटा खेल समाचार गोर्खा कप फुटबल अन्तर्गत आज हुने दुबई खेल सरेको छ प्रतियोगिता अन्तर्गत आजसम्म डीका दुई खेल हुने पूर्व निर्धारित तालिका भए पनि खेल प्राविधिक कारणले सरेको इन्फाले जनाएको छ प्रतियोगिता अन्तर्गत आज पहिलो खेल फ्रेन्ड्स क्लब र बोइज युनियन तथा दोस्रो खेल हिमालयन शेर्पा र जावला खेल युथ बीच हुने भनिएको थियो आज स्थगित भएका खेलहरू भोलि हुने एन्फाका महासचिव धीरेन्द्र प्रधानले जानकारी दिनुभयो भोलि दिउँसो दुई बजे फ्रेन्ड्स क्लब र बोयज युनियन तथा चार बजे हिमालयन शेर्पा र जावला खेल क्लबबीच प्रतिस्पर्धा हुनेछ दुबई खेलको विजेता टोली क्वार्टर फाइनलमा जाने भएकाले दुवै खेल महत्त्वपूर्ण मानिएको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दैलेख र चितवनमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु सैतिसजना घाइते ढिस्कोले पुरेर धनकुटामा दुईजनाको ज्यान गयो राष्ट्रपति डाक्टर यादव र कंग्रेस सभापति कोइराला बीच पछिल्लो राजनैतिक विषयमा छलफल आफ्नो माग पूरा गर्न सरकारलाई संघीय लोकतान्त्रिक मोर्चाको एक हप्ताको अल्टिमेटम सोभ्यू चुनावबारे छलफलका लागि वार्तामा आउन विद्यार्थी संगठनलाई त्रिवेको आह्वान विवादका कारण स्थगित सोभ्यू चुनावको मिति तत्काल नतोकिने संकेत उत्तर पश्चिम अफ्रिकामा सक्रिय रहेका आतंकवादी संगठनको बारेमा सूचना दिनेलाई अमेरिकाद्वारा पुरस्कारको घोषणा हिंसात्मक घटनामा संलग्न हुँदै आएको ठहर र गोर्खा कप फुटबलमा आज हुने भनेका दुवै खेल स्थगित हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार मनोरञ्जनका लागि सुन्नु हजुर